भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ आजको एकल कविता वाचनमा हामी कवि राजुबाबु श्रेष्ठलाई लिएर आइपुगेका छौं कवि राजुबाबु श्रेष्ठ पछिल्लो समय गीतकारको रूपमा चिनिनुहुन्छ कथाकारको रूपमा पनि चिनिनुहुन्छ तर सुरुवात उहाँले कविताबाट सुरु गर्नुभएको राजुबाबुजी तपाईँलाई स्वागत छ धन्यवाद अशुजी कविता कविता मौलिक विधा भन्छन् प्रायले हजुर सुरुवात पनि धेरैले कविताबाटै गरेका हुन्छन् एकदम मलाई खुसी लाग्यो तपाईँले पनि कविताबाट आफ्नो साहित्यिक को यात्रा चाहिँ सुरु गर्नुभएको रहेछ भन्ने थाहा पाएँ मैले स्टुडियोमा पस्नुभन्दा अगाडि कति सालको कुरा थियो होला कविता लेख्न थाल्नुभएको सम्झिनुहुन्छ कविता त अब हामीले अडतिस उन्चालिस साल आठ नौ कक्षा पढ्दादेखि नै लेख्न सुरु गऱ्यौँ त्यति बेलादेखि त्यति बेलादेखि नै र हामीले एकचालिस बयालिसमा त हामीले एउटा गोर्खामा साहित्य सङ्गम स्थापना गरेर हरेक शनिबार चार बजे शक्ति माविको ठुलो ढुङ्गामा बसेर कविता वाचन पनि गर्ने गऱ्यौँ यो एकचालिस बयालिस सालको एकचालिस बयालिस सालको कुरो त्यति बेलै साहित्य सङ्गम भनेर सुरु भयो सुरु भयो तर दुर्भाग्य के भने कहिले पनि सफल कवि हुन सकेन कविता चाहिँ धेरै लेख्यो च्यात्यो फाल्यो कवितामा कहिले गणना भएन आज तपाईँले बोलाएर कविता पहिलोचोटि वाचन गराउन लाउँदै हुनुहुन्छ रेडियोको एकल कविता वाचनमा आइसकेका सबै कविले प्राय त्यसै भन्नुहुन्छ म कवि नै बनिसकेका छैन भन्नुहुन्छ होइन अरूले त राम्रै कविले नि त्यसो भन्लान् तर म त मेरो कविताहरू सधैँ छायामा नि पर्यो म आफैले भन्दाखेरि नि त्यस्तो सशक्त कविता लेख्न सकिनँ कि जस्तो नि फिल हुन्छ अडतिस सालदेखि लेखिरहनु भएको अब लगभग चालिस वर्ष पुग्न लाग्यो कविता लेख्नु भएको हजुर कतिवटा पुग्यो होला नि कविता चाहिँ मेरो दुईवटा कविता सङ्ग्रह चाहिँ निस्किएको छ सन्ताउन्न सालमा मनहरू भनेर एउटा कविता सङ्ग्रह अनि साठी सालमा एउटा देश दुखेको बेला भनेर कविता सङ्ग्रह दुईवटा किताब चाहिँ निस्किएको छ पुस्तक र त्यसपछि फुटकर गरेर अब कविता त कति गन् गन्ती नै भएन अब दुईवटा सङ्ग्रहै छ होइन निकाल्नु भने अझै तिन चारवटा सङ्ग्रह कविता चाहिँ अब बिग्दै बिग्दैन होइन अब निकालेर पनि के गर्ने मेरो त्यो दुइटै कविता पनि मलाई बिग्रे जस्तो लाग्दैन बाँडेरै सकेको हो यथार्थता त्यही नै हो कविताको बिक्री छैन र प्रकाशकहरू नै हमेसी कविता छाप्नको लागि इच्छा व्यक्त गर्दैनन् तर गीतकार राजुबाबु श्रेष्ठका रूपमा चिनेका कति मान्छेहरूलाई थाहा छैन होला तपाईँ कविता लेख्नुहुन्थ्यो भनेर अब लगभग तपाईँ जस्तो मित्रलाई त थाहा रहन्छ अब अरूलाई कसरी थाहा हुने अब एउटा कविता सुनौँ त्यसपछि कुराकानी अगाडि बढाउँला म कविता वाचन गरौँ हजुर म एउटा देउतासँग मैले एउटा मन्दिरको ढोकामा बसेर लेखेको थिएँ म वाचन गर्छु हजुर कविताको शीर्षक छ देउतासँग म मन्दिरको ढोकामा उभिएको छु मन्दिर बाहिर लामबद्ध छन् भक्तहरू म मन्दिरको ढोकामा उभिएको छु मन्दिर बाहिर लामबद्ध छन् भक्तहरू मन्दिरभित्र पस्ने आतुरता छ सबैको आँखामा देउता भेट्ने लालसा छ सबैको मनमा धर्मको नाममा कोही फूल चढाइरहेछन् देउतालाई कोही बलि चढाइरहेछन् देउतालाई मलाई थाहा छैन फूल चढाउनेहरूले धर्म कमाए कि बलि चढाउनेहरू धर्मको नाममा कोही फूल चढाइरहेछन् देउतालाई कोही बलि चढाइरहेछन् देउतालाई मलाई थाहा छैन फूल चढाउनेहरूले धर्म कमाए कि बलि चढाउनेहरूले म मन्दिरको ढोकामा उभिएर हेरिरहेको छु बोका डोर्याएर बसेका भक्तहरू पूजाको थाली बोकेर उभिएका भक्तहरू बोका देखेर प्रफुल्लित पुजारीका आँखाहरू मन्दिरको प्राङ्गणमा रगतको आहाल बनेको छ रगतमा डुबेका छन् फूलहरू रगतमा मुसिएका छन् अक्षताहरू मलाई रगतमा फुल लतपतिएको पटक्कै मन परेको छैन साँच्चै मलाई रगतमा अक्षता मुछिएको पनि पटक्कै मन परेको छैन धर्मको नाममा यी हेर्न विवश छु म पुण्यको आशमा यी सहन बाध्य छु मलाई थाहा छैन मन्दिरभित्र देउता भेटे कि भेटेनन् भक्तहरूले मलाई यो पनि थाहा छैन मन्दिरभित्र देउता देखे कि देखेनन् भक्तहरूले तर मैले आजसम्म देउतालाई देखेको छैन देउतालाई भेटेको छैन सत्य भन्छु म मैले आजसम्म देउतालाई देखेको छैन देउतालाई भेटेको छैन यदि भेटे भने म अवश्य सोध्नेछु भगवान तिमीलाई फूलको सुबास मन पर्यो कि रगतको गन्ध भगवान तिमीलाई फुलको सुवास मन पर्यो कि रगतको गन्ध धन्यवाद बडा मिठो यो कुन सन्दर्भमा कहिले लेख्नुभएको थियो यो मलाई यो अलिक बलि मन पर्दैन यद्यपि म मासु त खान्छु होइन तर मनकुवाना मन्दिर जाँदा त्यो रगतमा एकदम चामलहरू लतपतिएको होइन परेवाहरू त्यहीँ बसेको अनि फुलहरू लतपेको फुल र रगत मिसिएको मलाई कस्तो कस्तो लाग्यो अनि मलाई त्यो मन परेन भगवान्कै अगाडि भयो नि मन नपरेको त मन परेन भगवान् भन्न पाउनु पऱ्यो र मैले भगवान्लाई सोधेको यो क्वेसन हो भगवान् तिमीलाई के मन पर्यो रगतको गन्ध मन परेको फुलको सुवास किन बोलिरहेछौ तिमीले भन्ने ढङ्गको एउटा लेखौँ जस्तो लागेर सानो कागजमा सरल लेखेँ र त्यही हो यसको चाहिँ तपाईँले कविता लेख्न आठ नौ कक्षा पढ्दैखेरि सुरु गरेँ अडतिस उन्चालिस सालतिर भन्नुभयो एउटा इमेज एउटा प्रभाव हुन्छ नि कसैको कोही तपाईँको शिक्षक हुनुहुन्थ्यो कि घरमै कसैले लेख्नुहुन्थ्यो कि के चिजले प्रभाव होइन यस्तो छ हामीले त्यो बच्चामा पढ्दाखेरि मलाई बढी चाहिँ भुपी अब भुपी शेरचन्दज्यूको कविताको त अब कुरै भएन होइन एकदम सिम्पल कविता तर एकदम भयङ्करै भाव बोकेको र गोपाल प्रसाद रिमालको कविताहरू पढ्यौँ होइन त्यही धारमा स्कुल एउटा स्कुल पढ्दाखेरि नै त्यो कविताहरू अनि फेरि स्कुलको हामी सधैँ शुक्रबार कविता भन्नुपर्ने हुन्थ्यो त्यो बेलामा अब अहिलेको जस्तो होइन हामी त कविता पुरा लेखेर शुक्रबारे कार्यक्रममा भन्नै जान्थ्यौँ त्यो एउटा स्कुलको वातावरण एउटा कुरो र दोस्रो कुरो त्यो बेलाका जुन चलेका कविहरूको कविताले नै मलाई आकर्षित गरे कविता लेख्नु त भयो अरूलाई पनि लेख्न सिकाउनु भएको छ अब कविता सिकाएर लेखिने विधै होइन हेर्नुहोस् होइन तर मैले म टिचर हुँदाखेरि चाहिँ यो कार्यक्रमहरूमा चाहिँ मैले मेरा विद्यार्थीहरूलाई लिएर सँगै हिँड्थेँ धेरै कार्यक्रमहरूमा र हामी दैनिक साप्ताहिक वाचनको कार्यक्रम मैले अघि भने साहित्य सङ्गम पैँतालिस सालसम्म हामीले अत्यन्त बचाएर राखेको एकदमै सक्रिय संस्था हो गोर्खाको यो अहिले पनि काम गर्दैछ अहिले चाहिँ अब कस्तो भयो भने छयालिस सालपछि साहित्यलाई पनि राजनीति लायो र साहित्य सङ्गम ए साहित्य सङ्गम बी भएर गयो र अहिले चाहिँ फेरि एउटै साहित्य सङ्घ भएर बाँचेको छ तर हाम्रो पालाको जस्तो सक्रिय छ जस्तो मलाई लाग्दैन साहित्यिक त्यस्ता संस्थाहरूले कविहरू जन्माउन अथवा साहित्यिक संस्कार दिनको लागि मद्दत गर्दा है एकदमै हेर्नुहोस् त्यो हामीलाई के हुन्थ्यो भने शुक्रबार के सुनाउने होला भनेर त्यो बुधबारदेखि नै किनभने त्यहाँ सुनाउँदाखेरि ताली पनि अलिकति आश गरिन्छ मान्छेको मन छोस पनि भनिन्छ सकेको राम्रो लेख्नलाई अभिप्रेत त पक्कै गर्यो र हप्ताको एउटै कविता जन्मियो भने पनि बाहुन्न हप्तामा चारवटा राम्रो जन्मिदियो भने बाहुन्नमा अरू अडचालिस च्यातेर फाले पनि चारवटा त जन्मियो नि त त्यसबाट एउटा साहित्यिक जीवनलाई बचाउने काम ऊर्जा दिने काम चाहिँ यस्ता कार्यक्रमहरूले गर्छ नै कवि राजुबाबु श्रेष्ठ हुनुहुन्छ हामीसँग लगभग साढे तिन दशकदेखि उहाँले निरन्तर कविता लेखिरहनु भएको छ दुईवटा कविता सङ्ग्रह मनहरू र देश दुखेको बेला प्रकाशित पनि भइसकेको छ आज राजुबाबु श्रेष्ठका कविता सुन्दै हामी उहाँसँग कुराकानी गर्दैछौँ अब अर्को कविता सुनाउनुहोस् न यो चाहिँ मैले तराईमा यो महिलाहरूलाई साह्रै नै हेपेँ होइन महिलाहरूको कुनै इच्छै बुझेनन् म तराई बस्दाखेरि फेरि मैले वीरगन्जको कुरा ल्याउनुहुन्थ्यो बेला बेलामा अफ द रेकर्ड कुरा गर्दा त्यो बेलामा मैले फिल गरेको पीडा के लोग्नेलाई कसरी हेर्छ भनेर मैले अब अलिकति तपाईँको प्रसङ्ग यहाँनिर जोड्नुपर्छ राजुबाबु श्रेष्ठ पछिल्लो समय गीतकारको रूपमा हामीले चिनेका छौँ बचनैले जोड्यौ नाता चोट खाँदा खाँदा कुन्दैवको श्राप लाग्यो पानीको फोकासँगै फुट्यो हाम्रो माया मन मिल्ने मान्छे कतै भेट्यो सम्पत्ति दिए तिम्रो मुस्कान भन्दा लगायत थुप्रै गीतहरू उहाँले लेख्नुभएको छ र उहाँले लेखेका गीतहरू निकै हिट भएका गीतहरू पनि छन् सँगसँगै उहाँ कथाहरू पनि लेख्नुहुन्छ मारिनुसलोको जुन गृहयुद्धको घाउ जस्ता कथा सङ्ग्रहहरू उहाँका प्रकाशित छन् र पछिल्लो समय कथाकार गीतकार भनेर हामी चिन्छौँ नै उहाँको अर्को परिचय नेपाल प्रहरीमा पनि हुनुहुन्छ उहाँ प्रहरी उपरीक्षकको रूपमा कार्यरत हुनुहुन्छ र केही समय वीरगन्जमा बसेर वीरगन्जको प्रहरी प्रमुखको रूपमा रहेर पनि काम गर्नुभयो सन्दर्भ अहिले वीरगन्जको कविता वीरगन्जमा बस्दाखेरिको कविता भनेर उहाँले भनिसक्नु भएपछि मैले यो प्रसङ्ग जोड्नुपर्छ वीरगन्ज बस्दाखेरि प्रहरी प्रमुख हुनुहुन्थ्यो उहाँ पर्साको प्रमुख हुनुहुन्थ्यो र त्यति बेला लेख्नुभएको कविता अब भन्नुहोस् त अब सन्दर्भ बल्ल जोडेँ मैले अब सन्दर्भ के भने त्यो तराईमा हाम्रा दिदीबहिनीहरू जुन किसिमको इच्छा सोधिँदैन नि होइन सोधिनु पऱ्यो नि त हजुर उहाँहरूलाई जुन थिचोमिचो छ त्यसपछि मलाई साह्रै चित्त दुखेर यो लोग्नेको इमेज होइन त्यो सन्दर्भमा मैले एउटा लोग्ने भन्ने कविता लेखेको छु म त्यो वाचन गर्ने अनुमति चाहन्छु है लोग्ने कविताको शीर्षक जब तिमीले मेरो जीवनको सेतो पन्नामा मायाको गीत लेख्न छोडेर पैसाको गीत लेख्यौ त्यसै दिन उम्रियो मेरो मनमा घृणाको बिरुवा कल्पनामा उभिएको लोग्नेको सग्लो तस्विर त्यसै दिन च्यातियो धरधरी आज पर्यन्त कहिल्यै बनाउन सकिन मेरो मनमा पूर्ण चन्द्र जस्तो लोग्नेको खुलेको तस्विर मनको कुनामा गौनाकै दिन आँखैले भए पनि तिमीसँग मनभरि बात मार्ने लालसा थियो जब खेतको लाल पूर्जा देखेपछि मलाई नै हेर्न भुल्यौ तिमीले त्यसै दिन मर्यो तिमीसँगको मेरो प्रेम तिमी भरिँदै भरिँदै गयो म रित्तिँदै रित्तिँदै गए माया पनि गर्यौ कि गरेनौ कहिल्यै महसुस भएन कति भिजे आँसुले सिरानी तिमीलाई पत्तै भएन बिना मर्जी लुट्यौ मेरो गुलाबी जोवन र जबरजस्ती बनायौ तिम्रा भुराभुरीका आमा मेरा पखेटाहरू कुञ्जिए मेरा सुन्दर प्वाखहरू झरे जलेर खरानी भयो मायाको एउटा सपना त्यसपछिका यत्रा वर्ष मैले कहिल्यै पाइन लोग्ने कहिल्यै सोधेनौ तिमीले के फुलेको छ तिम्रो मनमा प्यारी कुन बासना मनपर्छ तिमीलाई प्रिय मन नमिलेपछि ओछ्यानका दुई कुना पनि कोसौ दूर लाग्दो रहेछ श्रीमान मैले सोचेको मेरो सपनाको राजकुमार तिमी थिएनौ कैयौं पटक तिमीलाई माया गर्ने कोसिस गरे तर जति गर्दा पनि मनको टारी खेतमा तिम्रो लागि माया उमार्नै सकिन जब जब तिमीलाई सम्झिन खोजे मायाको क्यानभासमा दुखीरामकै अनुहार पोतियो जब जब तिमीलाई सम्झिन खोजे मायाको क्यानभासमा दुखीरामकै अनुहार पोतियो बिचरा दुखीराम जसले मेरो खुट्टामा काँडा भिज्दा झिकेको थियो आफ्नो दाँतले र निथुक्क रुझेको थियो मेरो आँसुले जो एक टुक्रा मायाको आशमा अझै हेर्दै होला आफ्नै रित्तो भाग्य श्रीमान आजकल हरेक पटक तिमीसँग सुत्दा राम आउँछ मेरो अङ्गालोमा साँच्चै श्रीमान आजकल हरेक पटक तिमीसँग सुत्दा दुखीराम आउँछ मेरो अङ्गालोमा अब तिमी नै भन म के गरौँ तिमीलाई लोग्ने भनौँ कि दुखीरामलाई तिमीलाई लोग्ने भनौँ कि दुखीरामलाई धन्यवाद मलाई ताली बजाउन मन लागिरहेको छ यति बेला तपाईँले म कवि होइन कविता लेख्न राम्रो जान्दिनँ भनेर भन्दा भन्दै पनि यति मजाले तान्नुभयो कि कविताबाट म एकदमै यो कविताको पछिल्लो अंशमा आफैले वाचन गर्ने अनुमति चाहेँ कवि राजुबाबु श्रेष्ठज्यू तर जति गर्दा पनि मनको टारी खेतमा तिम्रो लागि माया उमार्नै सकिन जब जब तिमीलाई सम्झिन खोजे मायाको क्यानभासमा दुखीरामकै अनुहार पोतियो बिचरा दुखीराम बिचरा दुखीराम जसले मेरो खुट्टामा काँडा बिच्दा झिकेको थियो आफ्नो दाँतले र निथुक्क रुझेको थियो मेरो आँसुले जो एक टुक्रा मायाको आसमा अझै हेर्दै होला आफ्नै रित्तो बाग्ये श्रीमान आजकल हरेक पटक तिमीसँग सुत्दा दुखिरामा आउँछ मेरो अँगालोमा अब तिमी नै भन म के गरौँ तिमीलाई लोग्ने भनौ कि दुखिराम कति मार्मिकसँग लेख्नुभएको यति मार्मिकता त्यहाँभित्र छ भन्ने कुरो नगइकन बोध पनि हुँदैन नि है गाह्रो छ महिलाहरूको इच्छा पुछिँदैन विवाहमा महिलाहरूलाई त्यस्तो विधि वास्ता गरिँदैन तर मन त मन बोकेर कहाँ हुन्छ नि त होइन प्रेम त फुलेको हुन्छ नि त प्रेम फुल्ने सबभन्दा राम्रो ठाउँ त मन नै हो र त्यही मनलाई तपाईँले सोध्दै नसोधिकन कसरी विवाह छिर्न सक्नुहुन्छ एक बिघा खेतको लागि दुईवटा गाडीको लागि के मैला बेचिने वस्तु हो र उसले कल्पना गर्न पाउँदिनन् र मेरो लोग्ने यस्तो हुन्छ भनेर मलाई त्यो चित्त दुख्यो कवि डाक्टर राजुबाबु श्रेष्ठको लोग्ने शीर्षकको कविता हामीले सुन्यौँ बडा मन्त्रमुग्ध भएर मैले सुनेर यसको कुरा अझै गरिरहन मन लाग्यो मलाई तपाईँले अरूका कविताहरू चाहिँ जस्तो तपाईँको प्रभावको कुरा गर्दा गोपाल प्रसाद रिमालको कुरा गर्नुभयो अघि त्यसै गरी भूपी शेरचनको कुराहरू गर्नुभयो पछिल्लो समयका समकालीन कविहरू युवा कविहरूका कविताहरू पनि हेर्नु भ्याउनुहुन्छ पढ्छु म धेरै अहिले राम्रा कवि अत्यन्त राम्रा कविहरू आएका छन् होइन र मलाई साह्रै मनपर्छन् पनि अहिलेका कविताहरूको अब एक एक किसिमको असानै छुट्टै धारमा पनि आइरहेका छन् होइन र मलाई लोप पनि लाग्छ मैले किन त्यस्तो कविता लेख्न सकिनँ तर म त म जस्तै हुनु पऱ्यो नि हुन त गीत पनि कविताकै एउटा विधा अन्तर्गत पर्दो हो तर यो गीतहरू लेखिरहँदा हामीले अहिले जुन सुनिरहेका छौँ यी त कविता नै हुन् गीतहरूको हुलमुलमा बेला बेला कविता कति कति फ्रिक्वेन्टली फुर्छन् होला यस्तो छ मलाई कस्तो भने कविता म ईर्ष्याले लेख्ने गर्छु गीत चाहिँ मेरो बाध्यता हो गीत म नलेखी हुँदैन अहिले नलेखी नहुने अवस्था छ कविता म ईर्ष्याले लेख्छु त्यो गीतकार राजुबाबुको ईर्ष्याले होइन कविहरूको ईर्ष्याले म पनि कुनै जमानामा कवि थिएँ भन्ने लाग्छ अनि त्यति राम्रा राम्रा कविताहरूको सुनेपछि कहिले कहिले कविता भन्न बोलाइदिन्छन् फ्याटफुट्टै फुट्छ अनि बोलाउँदाखेरि गीत भन्ने कुरो नै आएन कथा भन्ने कुरो नै आएन अनि त्यो वाचन गर्नको लागि नै दुई चारवटा कविता मैले लेख्नै पर्ने हुन्छ र केही चिजले छोयो मलाई एकदम मन आन्दोलित गरायो भने म कवितामा ओकाल्ने गर्छु ए जब जब मनको भावलाई मजाले ओकल्नु पर्यो भने चाहिँ गीतले पुग्दैन कथाले भ्याइँदैन भ्याइँदैन त्यसो भएपछि कविता लेख्नुहुन्छ कविता चाहिँ यो सशक्त माध्यम हो क्या गीत कथा हिँड्दै फुर्छ कि घरमा बसिरहँदा कि ड्युटीमा हुँदा कि कस्तो बेलामा यो चाहिँ जहिले पनि फुर्छ हेर्नुहोस् म अहिले तपाईँलाई एउटा ड्युटीमा फुरेको बिरगन्जकै कविता सुनाउँछु म मेरै कि नोट गर्नुहुन्छ म फुरेपछि त्यसलाई दिमागमा खेलाइरहन्छु खेलाइरहन्छु त्यसको फ्रेमिङ चाहिँ त्यहीँ दुई लाइन मैले छुटाउनु दुई लाइन टिप्छु बिउ भनौँ न त्यो बिउ लिएर आएर अनि घरमा आएर उमार्छु हजुर कहिले कहिले बर्दीलाई पनि च्यालेन्ज गरे हुन्छ होइन त्यो बर्दीकै च्यालेन्ज गर्दा मलाई बडा आनन्द आउँछ किनभने मलाई त च्यालेन्ज गर्न जनताले पाए नि त होइन र त्यो भित्रको मेरो त्यो कवि हुन्छ नि त्यो एकदम भरिएर आउँछ र म त्यहाँ पनि लेख्ने गर्छु आफ्नै विरुद्धमा पनि मैले कविताहरू लेखेको छु कवि राजुबाबु श्रेष्ठका कविता मिठा कि कुरा मिठा मैले छुट्याउन गाह्रो भइरहेको छ <laughs> प्रश्न नसोधि सबभन्दा तपाईँको माया मिठो हो कुरो सुनिरहन मन लागिरहेको पनि छ कविता पनि सुनिरहन मन लागेको छ तर यति बेला मैले कुरालाई रोक्छु अब जति मिठो लाग्यो पनि र कवितातिरै मोड्छु अब कुन सुनाउनुहुन्छ म एउटा भरियाको बयान यो सुनाउन जान्छु कविताको शीर्षक छ एउटा भरियाको बयान मलाई कविता वाचन गर्ने शैली मेरो राम्रो छैन त्यस कारण म माफी माग्छु म एकहोरो रूपमा भन्दै जान्छु है हजुर मलाई यो जात र त्यो जात छुट्याउने विचार चाहिएको छैन मलाई यो गाउँ र त्यो गाउँ छुट्याउने सत्ता पनि चाहिएको छैन साँच्चै मलाई डरै डरको कुनै वाद र तन्त्र पनि चाहिएको छैन मलाई त भारी बोकेर हिँड्दा नचिप्लने एउटा बाटो भए पुग्छ थकाइ लाग्दा बिसाउने एउटा चौतारी भए पुग्छ बाटोमा मेरो भारी नलुटिने एउटा भरोसा भए पुग्छ म भरिया हुँ यो देशको यो देशको एउटा भरिया मैले मेरो थाप्लोमा देश बोकेको छु म कहिले तराई बोकेर पहाड उक्लेको छु कहिले हिमाल बोकेर तराई झरेको छु जहाँ जहाँ पुगेको छु मेरो पसिनाले भिजेको छ त्यहाँको माटो मेरो पाइतलाले नापेको छ त्यहाँको बाटो मेरो पसिनाले भिजेको माटोलाई माया गर्न किन रोक्न खोजिरहेछन् मलाई मैले जीवनभर हिँडेको मेरो बाटोमा हिँड्न किन छेक्न खोजिरहेछन् मलाई म बाँचुन्जेल यो देशको कुना कुनामा पुगेर भारी बोक्न पाउनुपर्छ मैले फाटेको टोपी र मैलिएको दौरा लगाएर म नेपाली हुँ भन्न पाउनुपर्छ मैले म भरिया हुँ यो देशको एउटा भरिया मैले मेरो थाप्लोमा देश बोकेको छु मलाई यति बेला दर्शन र सिद्धान्तको ठेली होइन हर छोप्नका लागि एक जोर कपडा चाहिएको छ ठुला ठुला भाषण र चर्का चर्का नारा होइन पेट भर्नका लागि एक डल्लो ढिँडो र एक ढिक्को नुनको ग्यारेन्टी चाहिएको छ योजनाको सिङ्गापुरे महल होइन घाम पानी छेक्ने एउटा पराले झुपडी चाहिएको छ मलाई केवल युद्धले खाटा बसेका मनहरूमा शान्ति खुलेको हेर्न पाए पुग्छ पसिनाले टाटा बनाएका अनुहारहरूमा मुस्कान फुलेको हेर्न पाए पुग्छ मैले बनाएको बगाएको पसिनाको सम्मान र मूल्य पाए हुन्छ साँच्चै म भरिया हुँ यो देशको एउटा भरिया मैले मेरो थाप्लोमा देश बोकेको छु साँच्चै मैले मेरो देश बोकेको छु के शीर्षक हो यो एउटा भरियाको बयान कहिले लेख्नुभएको यो चाहिँ यो चाहिँ यो यो कता कता हाम्रो देशमा यता जान पाइँदैन उता जान पाइँदैन है यो यता के सिमाना बाँधिन्छ अरे भने मैले कहाँ नपाउने एउटा भरियाले भारी बोकेर हिँड्न पाइँदैन त्यो बडा चित्त दुखेर लेखेको कविता हो होइन हामीलाई ठुलो कुरो चाहिएकै छैन नि होइन र एउटा भरियाले के खोज्छ हिँड्न पाए भयो हिँड्न पाए भएन भने यहाँभन्दा त उता हिँड्न पाउँदैन यो तेरो क्षेत्र अरे यो मेरो क्षेत्र अरे यो तातो नपिरोको कुरा जस्तो लाएर मलाई चाहिँ चित्त दुखेर लेखा कविता यो बोली यो आवाज यो उद्गार यो अभिव्यक्ति कवि राजुबाबु श्रेष्ठको हामी उहाँका कविताहरू सुनिरहेका छौँ गीतकार कवि कथाकार र प्रहरी पनि मैले यति जोड्नै पर्छ कवि राजुबाबु श्रेष्ठसँग हामी कुराकानी सुन्दैछौँ उहाँका कविताहरू सुन्दैछौँ यो क्रम जारी रहन्छ तपाईँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कम र तपाईँको मोबाइलमा रहेको उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ आजको एकल कविता वाचनमा हामीसँग कवि राजुबाबु श्रेष्ठ हुनुहुन्छ उहाँ कविता कथा गीत लेख्नुहुन्छ र साथै नेपाल प्रहरीमा आबद्ध हुनुहुन्छ प्रहरी उपरीक्षकको रूपमा उहाँले कविता सङ्ग्रह उहाँको मनहरू दुई हजार सन्ताउन्न सालमा प्रकाशित भएको थियो भने देश दुखेको बेला दुई हजार साठी सालमा प्रकाशित भइसकेको थियो त्यसभन्दा पछि कथा सङ्ग्रहहरू मारिनो सेलोको जुन र त्यसै गरी अर्को कथा सङ्ग्रह गृहयुद्धको घाउ पनि प्रकाशित भइसकेको छ कविता कथा र गीतहरू लेख्नुहुन्छ आज हामी उहाँका कुरा सुन्दै उहाँका कविताहरू सुनिरहेका छौँ फेरि स्वागत छ तपाईँलाई कार्यक्रममा धन्यवाद हजुरजी कविता सुरुमा बस्दाखेरि मलाई धेरै कविता राम्रो आउँदैन म जबरजस्ती कवि भइरहेको छु जसरी भन्दै हुनुहुन्थ्यो अहिले त कविताले म अब कुन बेला अर्को सुनौँ जस्तो हुटुटीमा छु तपाईँले लेख्न थाल्नु भएकै अडतिस उनान्चालिस सालदेखि स्कुल पढ्दादेखिबाट र एउटा साहित्यिक संस्था साहित्य सङ्गम नामको संस्थामा आबद्ध हुनुभयो एकचालिस बयालिस सालसम्म त्यो संस्थामा रहनुभयो कि पैँतालिस सालसम्म रहनुभयो होइन त्यसपछि अनि काठमाडौँ आउनुभयो तपाईँ गोर्खाबाट गोर्खामा भयो गोर्खाको कुन ठाउँमा जन्मिनुभयो म गोर्खा सदरमुकाममै हो तिनधारे बजार भन्छ हाम्रो पुरानो बजार भन्छौँ अहिले हामी स्कुल पढ्दा नेपालीमा राम्रो लेख्ने भइसकेपछि अथवा कुनै टिचरको प्रभाव कहिलेकाहीँ परेपछि अनि मान्छेलाई साहित्यमा यसो चिसो पछि पछि सुरु गर्दा रहेछन् धेरैले कविता लेख्न हजुर अब त्यो म चाहिँ शिक्षकको प्रभावभन्दा पनि त्यो वातावरण भन्छु म मैले छुटाउन नहुने दुईवटा नाम भनेको सुवर्ण कर्मचारी र ध्रुव नेपालजी ध्रुव नेपालजी पोषणको हाकिम हुनुहुन्थ्यो सुवर्णजी बैङ्कको कर्मचारी हुनुहुन्थ्यो उहाँहरू साहित्यप्रति एकदम लगाउ है त्यसपछि उहाँहरूको पनि समीप भयो हामी त्यही वातावरणमा मैले यस्तै कसको सङ्गत रहेछ त पत्ता लगाउनु खोजेँ अहिले ध्रुव नेपालजी त अब अहिले पनि लेख्दै हुनुहुन्छ मिडियाहरूमा के अरे पत्रिकाहरूमा लेख आइरहन्छ र हामी धेरै नै साहित्यिक कार्यक्रमहरू गऱ्यौँ र साहित्यिक कार्यक्रमहरूले हामीलाई ऊर्जा थपेको थपे भयो र म प्रहरीमै जाहिर खाइसकेपछि वालिङमा पनि हामीले हरेक सोमबार गजल वाचन कविता वाचन गरेर त्यहाँको एउटा उच्च मावि थियो त्यहाँ हामीले त्यो रेगुलर गऱ्यौँ म बर्दी खोलेर पुग्थेँ हरेक सोमबारमा पुगेको प्रहरी भइसकेपछि प्रहरी भइसक्यो म इन्सपेक्टर थिएँ के हुँदो रहेछ भने अब मनमा केही टाँसिएर बसेका चिजहरू चाहिँ छुटाउनबाट गाह्रो हुँदो रहेछ बर्दी खोल्ने अनि त्यहाँबाट कार्यक्रममा कुदिहाल्ने कहिले जिम्मेवारीमा कहिले मनतिर पनि तान्नु पऱ्यो हप्तामा एक बेलामा जानु हप्ताको एक घन्टा निकाल्थेँ त्यसबाट त्यो के हुन्छ नि मनमा लागेको कुरो मान्छेले जसरी नै पुरा गर्छ भन्छ नि सायद त्यही होला मलाई कवितै सम्बन्धी अर्को प्रश्न आइरहेछ तर म कुरामा रोक्दिनँ कविता सुनिहाल्छु अर्को त्यसपछि सोध्छु मेरो यो अर्को कविताको शीर्षक छ सपनाको बस्ती मैले वाचन गरेँ मेरो सपनाको बस्तीमा किन हुकुन्नी घाम ओर्लदैनन् आजकल जुन ओर्लदैनन् आजकल सबै आफन्तहरू हराएको यो उजाड बस्तीमा हिजो अस्ति झैँ उन्मुक्त हाँस्दैनन् हिमालहरू निर्धक्क निदाउँदैनन् पहाडहरू यस्तो बेला मृत्युको त्रास बोकेर बारूदको धुवाग्रस्त आकाशमा जबरजस्ती परेवा उडाइरहेछु यस्तो बेला मृत्युको त्रास बोकेर बारूदको धुवाग्रस्त आकाशमा जबरजस्ती परेवा उडाइरहेछु म घरको बलेसी बलेसी कुदिरहेछन् आधुनिक यमराजहरू यी यमराजहरू बिना सुनवाई बोधि वृक्ष मुनि बसेर सुनाइरहेछन् मृत्युदण्डको फैसला यी यमराजहरू बिना सुनवाई बोधि वृक्ष मुनि बसेर सुनाइरहेछन् मृत्यु दण्डको फैसला एउटा मृत्यु भोग्न डराउने हामी फगत जिन्दगीको राग अलापिरहेछौँ एउटा दियो जलाउन नसक्ने हामी फगत अध्यारोलाई सरापिरहेछौँ तर मेरो सपनाको बस्ती एउटा जीवन मोह बाँचिरहेछ एउटा जीवन भय बाँचिरहेछ तर मेरो सपनाको बस्ती एउटा जीवन मोह बाँचिरहेछ एउटा जीवन भए बाँचिरहेछ धन्यवाद तपाईँको सन्तुष्टिको लागि कोर्ने विधा रहेछ कविता एकदम अघि नै भनिसक्नु होइन अब कहिलेकाहीँ गीतमा भावनाहरू अटाउँदैनन् अनि कहिलेकाहीँ कथा लेख्नलाई समय पनि पुग्दैन तर कविता चाहिँ चट्ट आफ्नो भावनालाई उद्वलित मन भएर आइसकेपछि अभिव्यक्त गर्नलाई सजिलो हुने तर पनि साठी सालमा पछिल्लो कविता सङ्ग्रह आएको चाहिँ त चौध वर्ष लगभग हुन लाग्यो आफ्नो सन्तोषको विधालाई किन यसरी हेला गर्नुभएको भने मैले अनि हेलै गरे त नभनौँ के भने अब यो कविता लेख्नलाई चाहिँ लेखेर पनि अब यसको श्रोता पनि पाइएन भन्छु म होइन <laughs> कविहरू धेरै पनि भए असङ्ख्य कविहरू भए अब गीतहरूले अलिकति मैले भने नि अघि मलाई च्याप्यो पनि गीतहरूले कथाहरूले धेरै चरम सन्तुष्टि दियो गीतहरूले च्याप्यो अनि त्यो दुइटाको चेपमा कविता परेको मात्रै हो तर म आफ्नो त्यो भित्री मनमा गुम्सिएको छ्यालब्याल पारेर फाल्नु पऱ्यो भने कविताबाटै फाल्ने अर्को एउटा फालिदिनुहोस् न त कुन बेलाको छ्यालब्याल हो पनि बताउनुहोस् त अब अब भन्ने कविता म यो मान्छेहरूको दिक्क लाएर मान्छेहरूको काम दिक्क लाएर लेखेँ एउटा कविता मान्छे बजार भन्ने म त कविता वाचन गर्छु मान्छेहरूको बस्तीमा जब मान्छेहरू मूल्य तोक्छन् मान्छेहरू मान्छेहरूको बस्तीमा जब मान्छेहरू मूल्य तोक्छन् मान्छेहरूको नमिठो पीडा भोग्न बाध्य हुन्छन् एक होल मान्छेहरू मान्छेको मोल गर्ने व्यापारी मान्छेहरू प्रसुति गृहदेखि पशुपति आर्यघाटसम्म लामबद्ध छन् मौकाको खोजीमा दिन दहाडै मान्छेहरूको व्यापार गरिरहेछन् मान्छेहरू सिउ साँझै मान्छेहरूको व्यापार गरिरहेछन् मान्छेहरू म मुख दर्शक हेरिरहेछु मान्छे माथि मान्छेको व्यापार मान्छे माथि मान्छेको अत्याचार कतै एउटा छानोको व्यापार कतै एक मानोको व्यापार कतै एक बिछ्याउनुको व्यापार यो मान्छे बजारमा यो मान्छे बजारमा खुट्टा भन्दा महँगा जुत्ता पनि भेटिन्छन् जुत्ता भन्दा महँगा खुट्टा पनि भेटिन्छन् साग भन्दा सस्ता मान्छेहरू पनि हिरा भन्दा महँगा मान्छेहरू पनि छन् तर साग भन्दा सस्ता मान्छेहरू पनि भन्दा महँगा मान्छेहरू पनि हिँड्न त एउटै सडक हिँडिरहेछन् ओढ्न त एउटै आकाश ओढिरहेछन् यो मान्छे बजारमा रातारात बिकिरहेछन् मान्छेहरू हाताहात बिकिरहेछन् मान्छेहरू मान्छे हुनुको नियति पालेर न गर्व गर्न सकिरहेछु म न घृणा गर्न सकिरहेछु मान्छे बजार बीच उभिएर म आफ्नो मूल्य खोजिरहेछु मेरो निष्ठाको मूल्य मेरो इमान्दारिताको मूल्य मान्छे बजार बीच उभिएर म आफ्नो मूल्य खोजिरहेछु मेरो निष्ठाको मूल्य मेरो इमान्दारिताको मूल्य तर मेरो निष्ठाको मोल गर्न सकिरहेका छैनन् मेरो इमान्दारिताको मोल गर्न सकिरहेका छैनन् मान्छेका मूल्य तोक्ने यी मान्छेका व्यापारीहरू मान्छेका मूल्य तोक्ने यी मान्छेका व्यापारीहरू धन्यवाद कति यो त पुरै मान्छेहरूको व्यवहार देखेर कहिले काहीँ चट्ट फुरेको जस्तो कहाँ हुँदा फुरिया थियो यो चाहिँ अब घरमै फुर्या हो हेर्नुहोस् अब दिक्क लाग्छ है इमान्दार मान्छेहरू बिस्तारै बिस्तारै पछि परिरहेका छ इमान्दारहरूलाई बाँच्न सकस भइरहेको छ होइन फटालाई बाँच्न गाह्रो छैन हाम्रो समाजमा तपाईँ जब इमान्दार बन्न चलिदिनुहुन्छ त्यसपछि तपाईँलाई गाह्रो दिन सुरु भयो अनि त्यतिखेर मलाई बडा दिक्क पनि लाग्छ होइन अब मान्छे हुनुको नियति त मसँग पनि छ अनि ती इमान्दार मान्छेहरूको मूल्य चाहिँ वास्तवमा कसैले पनि गर्न सकेका देखिँदैन बिग्नेहरू नै बिग्ने हो नबिक्ने मान्छेहरूलाई कसले किन्ने तिनीहरूकै लागि मैले यो चाहिँ समर्पित गरेँ लेखा कविता बडा मिठो कविता लेखिसकेपछि कविलाई सुनाउँ सुनाउँ लाग्छ अरे प्राय हजुर तपाईँलाई त्यस्तो लाग्दैन मलाई पहिला त्यस्तो लाग्थ्यो तर मलाई नै धेरै कविहरूले कविता सुनाएर दिक्कै पार्दै भएर सुनाउनु कसैलाई सुनाउन तपाईँले लेखिसकेपछि डायरी बन्द गर्नु <laughs> डायरी बन्द गर्छु घरमा छोराछोरी श्रीमती सुनाउनु म चाहिँ तपाईँले जस्तै फोरम कसैले दियो भने सुनाउँछु नत्र म कविता कसैलाई पनि सुनाउँ भनेपछि त आज हामीले एकदम राम्रो मौका पो बनाएछौँ यसको लागि धन्यवाद छ तपाईँहरूलाई म सुन्न पाएर अनुकृत भइरहेको छु त्यसरी भन्न खोजेको मैले तपाईँको त्यो लुकाएर डायरीमा थपक्कन राख्ने कविता रहेछन् ट्याक ट्याक सुन्न पाइयो आज भनेर तपाईँको यो कुरामा म भाग्यमानी ठान्दा <laughs> अब अर्को एउटा कविता सुनाउनुहोस् कुन सुनाउनुहुन्छ म यो नाङ्गाहरूको जुलुस एउटा कविता छ म त्यो वाचन गर्छु यसपालि मेरो देशमा नाङ्गाहरूको जुलुस देखेँ मैले नाङ्गाहरूको जुलुसमा लाज हराएका मान्छेहरू गर्वका साथ नाङ्गिरहेका छन् सबै नाङ्गाहरूको एउटै कुरा छ सबै नाङ्गाहरूको एउटै नारा छ हामीले नाङ्गिन पाउनुपर्छ हामीले नाङ्गिन पाउनुपर्छ नाङ्गिएपछि त सबै उस्तै पो देखिँदा रहेछन् नाङ्गाहरूको जुलुसमा किसिम किसिमले नाङ्गिरहेछन् मान्छेहरू सर्ट फालेर नाङ्गिनेहरू पनि छन् प्यान्ट खोलेर नाङ्गिनेहरू पनि छन् धोती कुर्ता च्यातेर नाङ्गिनेहरू पनि छन् साडी फुकाएर नाङ्गिनेहरू पनि छन् सबै नाङ्गो भएपछि त लुगा नहुनुको कुनै अर्थ हुँदो रहेनछ सबै नाङ्गा भएपछि लुगा नहुनुको कुनै अर्थ हुँदो रहेनछ नाङ्गाहरूको जुलुसमा नाङ्गाहरू लुगा लगाउनेलाई खिसी गर्दैछन् नाङ्गाहरूको जुलुसमा नाङ्गाहरू लुगा लगाउनेहरूलाई खिसी गर्दैछन् नाङ्गाहरू लुगा लगाउनेहरूलाई ढुङ्गा हान्दैछन् कोही अरूलाई समातेर नङ्ग्याउँदैछन् कोही निर्लज आफै नाङ्गिँदैछन् सबै नाङ्गिएपछि त लाज आफै पो हराउँदो रहेछ सँगै सबै नाङ्गिएपछि त लाज आफै पो हराउँदो रहेछ यसपालि मेरो देशमा नाङ्गाहरूको जुलुस देखेँ मैले नाङ्गाहरूको जुलुसमा नाङ्गाहरू देखेर आँखा छोप्दैछन् लुगा लगाउनेहरू नाङ्गाहरूको जुलुसमा नाङ्गाहरू देखेर आँखा छोप्दैछन् लुगा लगाउनेहरू नाङ्गाहरूको डरले भाग्दैछन् लुगा लगाउनेहरू सबै नाङ्गाहरू मिलेर मेरो देशलाई नङ्ग्याउन खोज्दैछन् सबै नाङ्गाहरू मिलेर मेरो सहरलाई नङ्ग्याउन खोज्दैछन् तर जति गर्दा पनि मेरो देश पटक्कै नाङ्गो देखिएको छैन तर जति गर्दा पनि मेरो देश पटक्कै नाङ्गो देखिएको छैन मेरो सहर पटक्कै नाङ्गो देखिएको छैन म भने नाङ्गाहरूको बिचमा उभिएर म भने नाङ्गाहरूको बीचमा उभिएर नाङ्गाहरूको लाज छोप्न एक धरको लुगा खोजिरहेछु नाङ्गाहरूको लाज छोप्न एक धरको लुगा खोजिरहेछु धन्यवाद साह्रै मिठो कविता मलाई सन्दर्भ चाहिँ जोड्नै मन लाग्यो कहाँको हो भनेर थाहा पाउनु मन लाग्यो यो अब हाम्रै देशको हो है तपाईँले लेख्दाखेरि <laughs> लेख्दाखेरि मलाई के भने कसैलाई पनि आफ्नो कर्तव्यबाट चिउत हुँदा लाज लागेको छैन अहिले हामी तपाईँ हामी सबै कसैलाई देशको चिन्ता छैन देश च्यातिएको च्यातिएछ छ लुटिएको लुटिएछ छ हामी जिम्मेवार मान्छेहरू पनि पटक्कै लाज मानिरहेका छैनौँ त्यसपछि नाङ्गो केलाई भन्ने त होइन कर्तव्य निर्वाह नगर्नेलाई नाङ्गो भन्नु परेन जिम्मेवारी पुरा नगर्नेलाई नाङ्गो भन्नु परेन जे पाए बोली हिँड्नेलाई नाङ्गो भन्नु परेन जे मन लाग्छ गरी हिँड्नेलाई नाङ्गो भन्नु परेन त्यही भएर मलाई यो तिगदारीमा पुर्याएको कविता हो यो <laughs> कवि राजुबाबु श्रेष्ठ हुनुहुन्छ हामीसँग आज उहाँका कविताहरू सुनिरहेका छौँ हामी उहाँको प्रकाशित कविता सङ्ग्रह मनहरू दुई हजार सन्ताउन्न देश दुखेको बेला दुई हजार साठी हामी तीभन्दा बाहेकका सङ्ग्रहभन्दा बाहिरका उहाँका फुटकर कविताहरू लिएर आउनुभएको छ र तिनै कविता सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौँ राजुबाबु श्रेष्ठ कविज्यू तपाईँलाई मैले मलाई सोध्न मन लागेको हामीले जति पनि कविता सुन्यौँ सामाजिक धारका राष्ट्रप्रेमी धारका मानवीयतामाथि लेखिएका कविताहरू यीभन्दा बाहिरका विषयवस्तु जस्तो प्रेमका कविता पनि लेख्छन् नि मान्छेहरू तपाईँ लेख्नुहुन्न कि आज हामीले सुन्ने मौका नपाएको होइन प्रेमका कविता चाहिँ मेरो कविता सङ्ग्रहमा छ होइन यो उमेरमा प्रेमका कविताहरू धेरै मैले त्यही उमेरले फरक पारेको हो कि जान्न खोजेकै थिएँ होइन यो सही कुरा गर्नुभयो मैले मेरो युवाकालमा धेरै प्रेमका कविताहरू लेखेँ होइन त्यो मेरो पहिलो कथा सङ्ग्रहमा पुरै प्रेमको कविताहरू छ अनि दोस्रो कविता सङ्ग्रहमा पुरै राष्ट्रको कविताहरू छ किनभने म द्वन्द्वमा धेरै पटक दुःख पाएँ त्यस कारण यो समय सँगसँगै मान्छेलाई यो कवितालाई पनि यसले प्रभाव पार्दो रहेछ चेतनाले अथवा परिवेशले अथवा उमेर भन्नुहोस् होइन र मलाई नै त्यही परे हो कि जस्तो लाग्यो अलिकति प्रहरीलाई जोडी व्यक्तित्वलाई जोडौँ कहिलेकाहीँ प्रहरी सङ्गठनभित्र पनि कविता सुनाउने मौकाहरू जुर्छन् धेरै रेयर जुर्छ हाल्दैन तर कहिले कहिले अहिले हाल्यो भने आफ्ना समकालीन अफिसर्सहरूसँग हुन्छ कि जुनियरहरूलाई सुनाउने बेला हुन्छ होइन मैले सिनियरहरूलाई नि एक दुई पटक जीवनमा अट्ठाइस वर्षको जागिरमा एक पटक दुई पटक मौका पाछु कोही अलिकति सिनियरहरू भावुक भएर सुन्ने इच्छा व्यक्त गर्नुहुन्छ त्यस्तो मौकामा र अन्य अवस्थामा चाहिँ कुनै कार्यक्रमको समयमा सुनाउने अवसर पाछु तर धेरै रेयर मनमा चासो लागेर सोधिहालेँ मैले अब हामीसँग अझै एउटा कविता सुन्ने समय छ कुन कविता सुनाउनुहुन्छ म यो जङ्गे पिल्लर र मेरो गाउँ मलाई चाहिँ यो मेरो दिलमै ट्याच छोएर है जङ्गे पिल्लर र मेरो गाउँ म बोर्डरमा थिएँ एकजना महिलाले मलाई धेरै गाली गरिन् कहाँको बोर्डर यो बिरगन्ज बिरगन्जमै रहँदाखेरिको त्यो जङ्गे पिल्लर चाहिँ हाम्रा मधेसका दाजुभाइले जोगाएको रहेछ क्या हामीले शान्ति सुरक्षा गर्छौँ भन्छौँ होइन हाम्रो पनि त्यहाँ केही योगदान त होला तर वास्तविकता चाहिँ उहाँहरूले जोगाउनु भएको छ कि हामीले खुलेरै बोल्नुपर्छ क्या यो कुरा त्यहाँका जो बोर्डरका गाउँलेहरू र त्यहाँ गाउँलेलाई नागरिकता बिचरा आवश्यकै थिएन हिजो त खोजी नै भएन नि अब अहिले त छोराले जाहेर खानुपर्ने भएर पनि नागरिकता चाहियो त नत्र उसलाई मेरो यो देशको मान्छे हो भन्नलाई कहाँ भन्नु पर्ने थियो र होइन र मेरो आमाले नागरिकतै नलि मर्नुभयो कसले खोज्यो त यो नागरिकता मै छु साक्षी मेरो मम्मीको नागरिकै थिएन किनभने यो राज्यले नागरिकता खोज्दै खोजेन किनभने बुवाको नाममा लालपुरा थियो बुवाका नाममा जग्गा थिए बुवाका नाममा व्यापार थिए बुवाका नाममा खेतीपाती थिए भनेपछि त मेरो आमाले त नागरिकता यो देशको नागरिकता लिने आवश्यकतै परेन हो त्यस कारण त्यहाँ पनि हिजो परेन तर अब छोराछोरीको लागि नागरिकता पऱ्यो र आफ्नै देशका मान्छेहरूको पीडा चाहिँ मैले देखेँ त्यसपछि अनि मैले लेखेँ जङ्गी पिल्लर र मेरो गाउँ सुनाउनु त्यो कविता यो चाहिँ मैले आफैलाई लेखेँ हो किनभने सरकार भनेको म आफै हुँ किनभने हामी सरकार भनेर राज्यको सरकारलाई भनिएको होइन होइन हामीले नि जिम्मेवारी सरकारको प्रतिनिधित्व गर्ने हरेक निकाय सरकार हो त्यस कारण मैले त्यो जुस उसले जे जे भनेको त्यही नै कविता लेखेँ मैले यसमा मैले केही बनाएकै छैन उसले अब त्यहाँको भाषामा बोल्यो होला आक्रोश पोख्यो होला मैले नेपालीमा यसलाई अनुवाद गरेँ जङ्गे पिल्लर र मेरो गाउँ सरकार म राम भरोस चमार वर्ष पैँसठी वंशजले नेपाली तर अझैसम्म छैन मसँग मेरो देशको नागरिकता जङ्गे पिल्लरसँगै छ मेरो घर बच्चैदेखि जङ्गे पिल्लरसँग खेल्दै हुर्किएको हुँ जङ्गे पिलर जोगाउन बाबुले दुई पटक खुट्टा भाँच्नुभयो बाबुसँगै मैले पनि धेरै युद्ध लडे सिमानामा जङ्गे पिलर बचाउन मेरो गाउँ जोगाउन सरकार मर्ने बेला बुवाले भन्नुहुन्थ्यो बाबु जङ्गे पिलर हराए हाम्रो गाउँ हराउँछ जङ्गे पिलर हराए हाम्रो पहिचान हराउँछ हाम्रो देश हराउँछ बुबाको शेषपछि जब गाउँमा भाडी आउँथ्यो म बुबालाई सम्झन्थे घरको टाँटीको पालबाट हेरिरहन्थे जङ्गे पिलर सधैँ डर लागिरहन्थ्यो कतै बाढीले बगाउने हो कि जङ्गे पिल्लर र हराउने हो कि मेरो एउटा सानो गाउँ मेरो एउटा सानो झोपडी सरकार मैले सिमानामा बगाएको रगत र पसिनाको हिसाब छ त तिमीसँग मैले गाउँ जोगाउन लडेको युद्धको अभिलेख छ त तिमीसँग मैले बुझेदेखि मेरो माटोको लागि लडिरहेछु म ज्यान हत्केलामा राखेर रा, मिस्न दिएको छैन सिमाना तर पनि तिमी काठमाडौँ बसेर हेपिरहन्छौ मलाई कहिले मेरो छालाको कालो रङ हेरेर हेप्छौ कहिले मेरो धोती कुर्ता र गम्छा हेरेर हेप्छौ तर खोइ कहिले देख्यौ त मेरो भाँचिएको खुट्टा सरकार खै कहिले देख्यौ त मेरो दुखेको मन सरकार मसँग सिमानामा लड्नेहरू नै मेरा सामुन्ने आएर मेरो देशको नागरिकता देखाउँछन् मलाई तर मसँग उसलाई देखाउने कुनै प्रमाण छैन मैले हेर्दा हेर्दै धेरै गैर नागरिक नागरिक भए सरकार म अझै अनागरिक छु कहिले दिन्छौ त मलाई यो देशको नागरिक हो भन्ने प्रमाणपत्र मै के मैले पनि मेरो बाबुले जस्तै अनागरिक मर्नुपर्ने हो सरकार मन दुख्छ साह्रै दुख्छ आफ्नै दैलो अगाडि ती नागरिकता बोकेका गैर नागरिकले नेपाली हुँ भन्दै मेरै छोरी चेली जिस्काएपछि मेरै खेत खलियान कब्जा गरेपछि मन दुख्दैन किन दुख्दैन मन तैपनि तिमी मौन छौ सरकार तर म चुप रहन सक्दिन तर म चुप रहन सक्दिन मेरो पुर्खाको रगत र पसिनाले भिजेको माटोमा भतुवाको राज सहन सक्दिन तिमीले नागरिकता दिए पनि नदिए पनि तिमीले नेपाली भने पनि नभने पनि दुई थोपा रगत छौन्जेल म मेरो माटोको लागि लडिरहनेछु जङ्गे पिलरको सुरक्षा गरिरहनेछु सरकार तिमीलाई थाहा छ छैन म त वंशजले नेपाली हुँ सरकार तिमीलाई थाहा छ कि छैन म त वंशजले नेपाली हुँ म त रगतले नेपाली हुँ तिमीलाई भन्दा बढी सिमानाको चिन्ता छ मलाई तिमीलाई भन्दा बढी यो देशको माया छ मलाई त्यसैले मेरो छोराछोरीलाई जेल सुनाइरहनेछु म मेरो बुबाले भनेको कथा जङ्गे पिलरको कथा बाबु जङ्गे पिलर हरायो भने हाम्रो गाउँ हराउँछ हाम्रो पहिचान हराउँछ हाम्रो देश हराउँछ बाबु जङ्गे पिलर हरायो भने हाम्रो गाउँ हराउँछ हाम्रो पहिचान हराउँछ हाम्रो देश हराउँछ धन्यवाद मेरा शरीरका सबै रङहरू ठाडा पारिदिनु भयो साह्रै मिठो कविता धन्यवाद राजुबाबु श्रेष्ठज्यू तपाईँको अरू कविता अझै सुन्ने मन थियो तर समयले अब नेटो काट्यो हामी छुटिनुपर्छ यो कार्यक्रम सुनिसकेपछि कवि राजुबाबु श्रेष्ठलाई भेट्न मन गर्छन् मानिसहरूले अब गीतकारलाई चिनेका छन् प्रहरी चिनेका छन् कथाकार पनि चिनेका छन् कतिलाई थाहा छैन होला कवि राजुबाबु श्रेष्ठ यति मिठा कविता लेख्नुहुन्छ भनेर आज थाहा भयो यो चाहिँ जस तपाईँलाई दिन चाहन्छु म रेडियो उज्यालोलाई दिन चाहन्छु डाक्टर कवि राजुबाबु श्रेष्ठलाई भेट्नु पऱ्यो भने कसरी भेट्ने त अब तपाईँको फ्यानहरूले मलाई भेट्नलाई चाहिँ मेरो फेसबुक पेज छ फेसबुक आइडी छ राजुबाबु श्रेष्ठ टाइप हानेपछि म देखिन्छु त्यहाँ दुईवटा आइडी छ र जतिखेर पनि मेलमा पनि Rajubabu two five at the rate Gmail dot कममा सम्पर्क गर्न सक्नुहुन्छ अहिले संसार साह्रै सानो छ भेट्नलाई गाह्रो छैन म सबैको लागि उपलब्ध हुन्छु हस् धेरै धेरै धन्यवाद कविता सुनाउनु भयो कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद तपाईँ र रेडियो परिवार सबैलाई मेरो मुरी मुरी धन्यवाद हस् त आजको एकल कविता वाचनबाट प्राविधिक साथीहरू सशेन्द्र गौतम दिनेश निरौला र सुरेशसँगै हामी विदा चाहन्छौँ कवि राजुबाबु श्रेष्ठसँगै म अछुत घिमिरे पनि विदा चाहन्छु अर्को साता अर्को कविका साथ आउनेछु नमस्कार शुभरात्रि भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन